नमस्कार अनि हार्दिक स्वागत छ नारी सरकारमा प्रविधि कक्षमा हुनुहुन्छ रिजन र तपाईँको साथमा छु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि डब्लु डब्लु डब्लु लगइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू राख्दै आइरहेका छौँ विभिन्न क्षेत्रमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू नारीमाथि हुने दुर्व्यवहारहरू कुसंस्कार कुरीति लगायतका विषयमा हामीले चर्चा परिचर्चा गर्दै आइरहेका छौँ नारी भएकै कारण महिलाहरू पछि परेका कुरा महिलाहरूमाथि हुने दुर्व्यवहारका कुरा सामाजिक आर्थिक राजनैतिक अनि विभिन्न पक्षमा नारीलाई हेरिने संकुचित दृष्टिकोण सँगसँगै हामीले विभिन्न सङ्घ संस्थामा आबद्ध महिला दिदीबहिनीहरूसँग पनि कुराकानी गर्दै आइरहेका छौँ र कार्यक्रममा हामी एक सफल नारी साहसी नारी र नारीहरूले गरेका साहसी कार्यको बारेमा पनि जानकारी दिँदै आइरहेका छौँ आज पनि हामीले विषयवस्तु केही विषयवस्तु लिएर आइसकेका छौँ कार्यक्रम नारी सरोकारमा र आज हामी कार्यक्रममा चर्चा गर्नेछौँ नारी शिक्षाको महत्त्व के रहेको छ र नारी हिंसाको कारण के हो त सुरुमा हामी चर्चा गर्नेछौँ नारी हिंसाको कारण के रहेको छ महिला हिंसा नमिटिएको चुनौती कसरी बन्न पुगेको छ हामी सोही विषयवस्तुमा चर्चा गर्नेछौँ नेपाली समाजको गम्भीर चुनौतीका रूपमा विद्यमान महिला हिंसाका अनेक रूपले वर्तमान अवस्थामा ठूलै पखेटा फिजारेको छ पत्र पत्रिकाका पानाहरू त्यस्तै समाचारले रङ्गिएका छन् र समाजको नाङ्गो यथार्थले विवेकशील आम जनताको मन मस्तिष्कमा क्रूर प्रहार गरेको छ बलात्कारपछि हत्या बाबुद्वारा बलात्कार सामूहिक बलात्कार पाँच वर्ष बालिका बलात्कृत बोक्सीको आरोपमा बलमूत्र खुवाई अमानवीय यातना जस्ता समाचार शीर्षकहरूले हरेकको हरेक दिन चर्चा पाइरहेको छ यस्तो परिवेशमा महिला अस्मिता या सम्मानको प्रश्न सुरक्षित रहनेमा शङ्का गर्नु स्वाभाविक हो जसले नेपाली समाजको मानसिकतामाथि नै गम्भीर प्रश्न खडा गर्छ आखिर महिला हिंसा हुनुको कारण के हो त उत्तर अनेकौं आउलान् कसैले पितृसत्ता र कसैले दण्डहीनतालाई कारण मान्लान् भने कसैले मुलुकको संक्रमणकालीन अवस्थालाई दोष दिलान् कसैको विचारमा महिला नै दोषी ठहरेलान् त कसैले यसलाई सञ्चार माध्यमको प्रसारबाजी पनि भन्न सक्लान् प्रश्न उत्तरको लागि होइन महिला समस्याको लागि हो भन्ने कुरा चाहिँ कतिको मनमा पनि होला नेपाली महिलाका समस्या अनेक छन् आर्थिक परनिर्भरता चेतनाको कमी तुलनात्मक रूपले जिम्मेवारीको बोझ जस्ता धेरै कुराले महिलालाई पछि पारेको छ र उनीहरूमाथिको प्रधान र जो होचो उसको मुखमा घोचो भने जसरी चरितार्थ भएको छ प्राकृतिक रूपले नै बढी जिम्मेवारी पाएका नारी जातिलाई यथोचित सम्मान दिन नजान्ने अचेतन पुरुष चरित्रहरूको कारण महिला हिंसामा बल मिलेको छ तसर्थ महिलाहरू हरेक अवस्थामा विशेष सम्मान दिन योग्य हुन्छन् भन्ने कुरा आम रूपमा बोध हुन नसकुन्जेल महिला हिंसा रोकिने छैन त्यसैले सरकारवाला निकायहरूले चेतनाको विस्तारमा आफूलाई केन्द्रित गराउनु आवश्यक छ महिला हितका क्षेत्रमा काम गरिरहेकाहरूले समस्याको हाङ्गा बेङ्गा छिमल्नतिर मात्र नलागी मूल जरुने उखुल्ने कार्यमा केन्द्रित हुन जरुरी छ आम नारी पुरुषमा दुवैमा अझ भनौ समाजका हरेक तह र तबकामा समान रूपमा चेतनाको विकास हुन सके हिंसा जन्य समस्याहरू अवश्य पनि निराकरण हुनेछन् र चुनौतीका रूपमा विद्यमान महिला हिंसा समाप्त भएर जानेछन् सामाजिक चेतनाको स्तर माथि उठाउने कार्य त्यति सरल नभए पनि सम्बन्धित पक्षको इमान्दारीपूर्ण प्रतिबद्धता भयो भने पटक्कै असम्भव भने होइन त्यसैले सबै मिलेर सबै समाज निर्माणका लागि चुनौतीका रूपमा रहेको महिला हिंसालाई निर्मूल गर्नु नै आजको आवश्यकता हो हजुर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा सँगै तपाईँ हामीलाई इन्टरनेट लाइनमा पनि W W W dot radio Arpan dot कमबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ प्रविधि कक्षमा साथ मिलेको छ मलाई रिजनको र तपाईँसँगै बोलिरहेको छु म सम्झना कार्यक्रम नारी सरकार लिएर हामी हरेक हप्ताको बिहिबार आउने गर्दछौँ बिहान साढे सात बजेदेखि करिब करिब आठ बजेसम्म तपाईँको साथमा रहने गर्दछौँ कार्यक्रम नारी सरकारमा विशेष त हामी नारी सम्बन्धी विविध कुराहरूमा चर्चा परिचर्चा गर्ने गर्दछौँ विभिन्न क्षेत्रमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू नारीमाथि गरिने दुर्व्यवहार दमन अत्याचारका कुराहरू कुसंस्कार कुरीति लगायतका विषयमा हामीले चर्चा गर्दै आइरहेका भएकै कारण पछि परेका कुरा सामाजिक आर्थिक अनि राजनैतिक विभिन्न क्षेत्रमा नारीलाई हेरिने संकुचित दृष्टिकोण सँगसँगै हामीले विभिन्न संस्थामा काम गर्ने दिदीबहिनीहरूसँग पनि कुराकानी गर्दै आइरहेका छौँ आज भने कार्यक्रममा हामीले चर्चा गरिसक्यौँ नारी नारी हिंसाको कारण के हो त महिला हिंसा नमेटिएको चुनौती किन हो यस विषयमा हामीले चर्चा गरिसकेका छौँ र अब भने पालो भएको छ कार्यक्रम नारी सरकारमा नारी शिक्षाको महत्व के रहेको छ आखिर नारीलाई शिक्षाले के सहयोग गर्छ हामी चर्चा गर्नेछौँ नारी शिक्षाको महत्वमा नारी नुनिला आँसुका धारा खाएर अतुलनीय अमृतमय दुध पिलाउन सक्ने नारी सृष्टिका संरक्षक हुन् यो समाजले नारीलाई पुरुषको साकर्नेको नजरले हेर्छ तर नारीलाई शिक्षा दिने हो भने उनले यो विश्वको सफल नेतृत्व समेत गर्न सक्छन् म्याडम क्युरी फ्लोरेन्स नाइटिङ्गल जुन जुल्को ताभे आदि यस्ता व्यक्तित्व हुन् जसले आफ्नो प्रतिभाको माध्यमबाट आफूलाई विश्वभर चिनाउन समर्थ भए र यिनी सबै नारी नै हुन् जसले शिक्षा पाएका थिए त्यसैले देश विकासका लागि शिक्षित नारीको खाँचो छ हाम्रो नेपाली समाजमा नारी चेतनाको ज्यादै नै आवश्यकता छ नारी सम्बन्धी अप्रिय घटनाहरूको कारण नारी शिक्षाको कमी र नारी चेतनाको कमीले नै हुन्छन् नारी दिवस नारी कृति नारी हस्ता नारी समाज नारी अरू के के हाम्रो सम्झनाको ल्याकद भन्दा टाढाका कुरा हुन् यी सायद हामी यसको क्रम बुझ्दैनौ अनि अर्थ पनि छैन हामीले आजसम्मको दिनहरूमा कहिले सुनेका छैनौ उपयुक्त ठाउँमा पुरुष शब्द छोडिएको यी शब्दावलीबाट यस्तो लाग्छ नारीहरू सर्वे सर्वा हुन रहलान् वास्तविकता त्यस्तो केही छैन मानव भ्रूणबाट नै नारी पुरुषको जन्म भएको हो भने पुरै मानव समाजबाट किन नारीलाई मात्र अलग्याएर कथित नारी दिवस भन्नु पर्यो वर्षमा एकपटक शिक्षा र दिवस मनाउँदैमा विभिन्न कार्यक्रमहरू गर्दैमा के फरक पर्छ नारीहरूको यथार्थमा आफ्नो शक्तिद्वारा यो विश्वको अस्तित्वलाई निरन्तरता दिने र एउटा नयाँ जीवन प्रदान गर्ने स्त्री नै नारी हो नारीभित्र रहेको ज्योतिले नै यो सारा ब्रह्माण्डलाई उज्यालोतर्फ मोडिरहेको छ नारीसँग यो सारा धरती सम्हाल्न सक्ने सुयोग्य शक्ति हुन्छ नारीको अपार शक्तिले नै यो धरतीमा मानिसको अस्तित्व रहेको छ जानकारी जानकारीसँगै आजको लागि कार्यक्रम नारी सरकारको हामी अन्त्यतिर आइसकेका छौँ आज हामीले चर्चा गर्यौँ नारी हिंसाको कारण के हो महिला हिंसा नमेटिएको चुनौती किन बन्न पुगेको छ र नारी शिक्षाको महत्व के रहेको छ हौस भने हामी कार्यक्रमबाट विदा माग्ने बेला भइसकेको छ तपाईँलाई हाम्रो कार्यक्रम कस्तो लाग्दैछ कृपया केही सल्लाह सुझाव छन् भने पठाउन नबिर्सनुहोला जसको लागि सम्पर्क नम्बर शून्य सपन्न पाँच त्रिसठी तिन सय बत्तिस शून्य सपन्न पाँच त्रिसठी दुई सय पच्चिस हवस् त यतिजेलसम्म हामीलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र प्रविधि कक्षमा रहेर मलाई साथ दिने प्राविधिक मित्र रिसनलाई हार्दिक हार्दिक आभार प्रकट गर्दै कार्यक्रम नारी सरकारबाट तपाईँको आफ्नै साथी म सम्झना पनि बिदा हुन्छु नमस्कार शुभ दिन का लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर